स्वर साना काजीको सिकारी झम्टाबाट दैव संयोगले उम्केकी लालकेडी तमतमाउँदो अनुहार आँखामा क्रोध र क्षोभको आँसु लिएर कामीको खलाती जस्तो बढ्दो सासले छेकारो काट्दै बेतौडसँग घरतिर भागे कताको घाग्रो कताको टोको त्यतिसम्म खोज्ने हेक्का पनि उसलाई रहेन पातके मान्छे अनुहारको हुँडार कति घिन लाग्दो आँट त्यो बन्दुकीको उसलाई अझै आफ्ना पछि पछि त्यस चितवाले लखट्दै आइरहेको उसका सुइरा झैँ आँखा आफ्नो पीठमा गढिरहेको भान भइरहेको थियो लाली एक्कासीको सम्बोधनले लालगिडी झस्की ऊ झन आतङ्कित भए झैँ होस हवास हराएर बेतोडले वर्लन थाले तर उसले कोही आफ्नो पछाडि कुद्दै आएको पच्चाप सुने लाली लालगिडी एक्कासी स्वर चिनेर उसका पाइला टक्क अडे सास थामेर उसले पछाडि फर्केर हेरी चौतारोको पाटे ढुङ्गामा बसेर खुर्पा उघ्याइरहेको शोभिते अकस्मात लालगिडीलाई स्यास्या र फुवा गर्दै गुन्यु मजेत्रोको पनि पत्तो ठेगा नभए झैँ बेतोड भागेर आएको देखेर एक्कासी उठेर आउँदै थियो उसको मनमा नाना भातीका दुशङ्काका भुमरी उठ्न थालेका थिए लालगिडी आच्छे त किन यसरी आत्थे कि सोभितै उसको नजिकै आएर उभियो के भयो तँलाई के वनमा चितुवा सितुवा आयो कि तँ पधेरा गएको डोको गाह्रो खोइ किन पानी नलिआए कि सोभितेको स्वर र उसको उपस्थितिले लालगेडीको भित्र केही ढुक्क त भयो तर उसलाई यसरी आत्मीय रूपमा नजिक पाएर उसको अनुहार अरू तमतमाउँदो देखियो उसका आँखा फुट्न खोजेको मूल जस्तै अरू छलछलाए उसका ओठ फरफराए तर कण्ठबाट बक फुटेन उसले आफ्ना भाइले आतंकित आँखा पँधेरातिरको ठाडो बाटोतिर उठाई अनि एक्कासी ऊ फेरि ओह्रालोतिर खुर्मुर्री लालगेडीको त्यस खालको अप्रत्याशित र अनौठो व्यवहार देखेर सोभिते आश्चर्यचकित भयो सोभिते जिल्ला परेर उभिएर एक्कासी उसको अगाडि पूर्वको घामले जन्माएको एउटा अग्लो छाया उम्रियो उसले छायाको उद्गमतिर हेऱ्यो काँधमा बन्दुकको घोचो तेर्साएर त्रिलोचन काजीका हिंसक र निर्लज आँखा आगो वकलौला झैँ गरी उसमा गढेका थिए उसको मोटो नाकका पहरा फुर्र फुर्र फुरेर हारेको साँडेका नाकबाट ज्वाला छुटे झैँ छुटिरहेको थियो तेरो नाउँ के हो रे त्रिलोचनले निधारमा खुम्चा पारेर सोध्यो सोभिते सोभितेको स्वरमा एउटा अरुचि र नजानिदो उपेक्षाको ध्वनि थियो त्रिलोचनका आँखा अरू बढी चिम्सिए निधारका खुम्चा अरू गहिरिए यसरी आँखा खुम्चिँदा उसको अनुहार झन विकृत र क्रूर देखियो सोभितेले तत्कालै उसको यस क्रूर व्यक्तित्व र भर्खरै भित्र र क्षुब्ध बाख्री चाहिँ होस हवास उडाएर कपडा लथालिङ्ग लतार्दै बेतोड भएकी लालगेडीको त्यो स्थितिका बिचमा सम्बन्ध गाँच्दै उसको मनमा भयानक चट्याङ परेको आभास भयो के त यसले लालगिडीमाथि हातपात गर्न खोज्यो यस भयानक कल्पनाले सोभितेका दारा एक्कासी बाँधिए खुर्पाका बिँडमा उसको पाउजा अनायास कसियो छातीभित्र एउटा तीव्र घृणा र एउटा आक्रोशको थुकथुकी भरियो उसले पनि तीव्र रोष र निर्भिकता भरिएका आँखाले सानो काजीका आँखा बाहिर्यो सोभिते अनायास सानो काजीको स्मृतिमा एउटा कहाँ कहाँको स्वर बज्यो यही नाउँ त हो उसको मस्तिष्कमा कैयौँदेखि एउटा क्रोध एउटा घृणा र एउटा प्रतिशोध भनेर ठोकिरहेको गाउँका माझी केटाहरूको विद्रोहको मूलमा रहेको यो नाउँ उसको मानसपटमा त्यसै दिनदेखि अमिट रूपमा कुन्तिएको थियो जुन दिन माझी केटाहरूले दुवाले थुन्ने कुरामा खुलेर असहयोग जनाएका थिए अझ त्यसभन्दा पनि पहिले दुई वर्ष पहिले केही माझी केटाले प्रधान पञ्चको विरोधी उम्मेद्वार हरि सन्निसीलाई सघाउ गरेथे त्यसो भए कहाँ होस् सोभिते एक्कासी सानाकाजीको बन्दुकको नाल सोभितेको छातीतिर तेर्सियो यो चिनेको छस् तैँले यसलाई बन्दुक भन्छन् यसले सोख लाग्यो भने मुखबाट आगो उकेल्छ त्यस आगोले तिमीहरू जस्ता झुस घाँस पत्करका ढिकुरालाई डढेलो लाएर खरानी तुल्याउँछ तर त्यो बन्दुकको चिसो नालदेखि सोभितेमा कति पनि आतंकको भाव देखिएन उसलाई थाहा थियो शान्तिना निर्दोष पखेरु र निरह जङ्गली पशुहरूको ज्यान जति सजिलै लिन सकिन्थ्यो मान्छेको ज्यान त्यति सजिलै लिन सक्ने हिम्मत थिएन सानाकाजीमा हो रात ब्याल कुनै अक्खरमा पारेर त्यसो गर्न सक्थ्यो हो तर गाउँको नजिकै घामको यो उज्यालोमा त्यो हिम्मत आउन साह्रै पर्थ्यो त्यसैले ऊ आँखा झिम पनि नगरी एक नाससँग त्यस चिसो नालमा हेरिरह्यो सुन यो मेरो हैकमको गाउँमा जिउँदो बाँच्न मन छ भने आफूलाई आफ्नो थन्कामा राख पखेटा उमारेर उड्न नखोज सानो काजीले परोक्ष रूपमा उसलाई धम्क्यायो र बन्दुक काँधमा हाल्यो आज उपरान्त तेरा आँखा यसरी ठाडो उठे भने एक दिन तिनले फुट्नु पर्नेछ सुनिस् आफ्नो औकात चिनेर मुन्टो उठाउने गर अन्तिम वाक्यका साथै त्रिलोचनको सिकारी बुटको एक टक्कर सोबितेको पिणोलामा पर्यो सोबिते दियो उसको अन्तरबाट एउटा प्रचण्ड घृणा र कोदको लहर उठेर सम्पूर्ण मस्तिष्कमा छायो हातको खुर्पाले उसको गर्दनमा एक छपको बजाउने चरम उत्तेजनामा ऊ तालाबाला खेल्यो तर उसले आफ्नो दुर्मन्य उत्तेजनालाई बडो कठिनसँग दबायो